किरातीका बन्धनहरू कास्तै बन्धनहरू कास्तै हिँड्ने बेला बिरातीका बन्धनहरू कास्तै बन्धनहरू कास्तै किन रिसले आगो भाका ज्वालामुखी जस्तै हुन्न यस्तो पाराले नदेखाउ र मिता हाँस्ने गरी साराले हुन्न यस्तो पाराले नदेखाउ र मितास्ने गरी साराले हुन्न यस्तो पाराले नदेखाउ र मितास्ने गरी साराले हुन्न यस्तो पाराले पक्कै बाचा कसम खाँदै विरतीको बन्धन कस्यौ भन्न त कसरी एकअर्काको मायाजालमा फस्यौ मनै चोरेर मायाजालमा फसाउने चाहिँ को सबै ताराहरू भन्दै मेरै काखमा रमाएर ताराहरू भन्दै ताराहरू भन्दै मेरो मुटु मेरो प्राण तिमी नै हो भन्दै मेरो मन चुर्ने हो मेरो मन चुर्ने मरी काली हो काली जाली हो मेरो मन चोर्ने छुची मरी काली हो काली जाली हो मेरो मन चोर्ने छुची मरी काली हो काली जाली हो कलेज झापी डेटिङ जाँदै ठिक डेटिङ जाँदै ठिक उसकै लागि कलेज झापी डेटिङ जाँदै ठिक डेटिङ जाँदै ठिक खतम रहेछ काली केटी पारी वाक्क दिक सधैँ डेटिङ जाम भन्छे जुठो खानु भन्दा माया बढ्छ खाम भन्छे सधैँ डेटिङ जाम भन्छे झुठो खानु भन्दा माया बढ्छ खाम भन्छे सधैँ डेटिङ मान्छे झुठो खानु भन्दा माया बढ्छ खाम भन्छे सधैँ डेटिङ